थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जेको यो एपिसोडमा र प्रोग्राम जस्ट फर इन्जेमा मलाई टेक्निकल सपोर्ट मिलिराखेको छ राज र म चाहिँ तपाईँकै जस्ट फर रेगुलर साथी दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम जसपर इन्जोयको यो एपिसोडलाई सुन्न सक्नुहुनेछ कार्यक्रम जसपर इन्जोय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजमा र कार्यक्रम जसपर इन्जोयमा तपाईँलाई पनि आउन मन लागेको छ र तपाईँसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र तपाईँलाई मिठा मिठा साङ्गीतिक आवाजहरू पनि बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ हामी र कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ I love you. Tyson I love you I love you Bruce Lee I love you I love you my Tyson I love you I love you Jackie Chan I love you I love you Undertaker I love you I love you Jackie Chan I love you I love you Undertaker I love you I love you I love you. I love you. I love you. Neil Armstrong, I love you. यो मिठो साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि प्रोग्राम सस्प्रो इन्जेमा स्वागत गर्न चाहन्छु तपाईँले सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडलाई सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँलाई पनि आउनु मन लागेको छ आफ्नो आफन्तजन घर घरपेर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुनेछ तपाईँसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन फोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ गजल भन्न चाहनुहुन्छ मुक्तक भन्न चाहनुहुन्छ र तपाईँ सँग भएको आफ्नो प्रतिभा तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ भने पनि प्रोग्राममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ कार्यक्रममा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म रत्नगर टाढीदेखि वसन्त गौतम विवास वसन्त गौतम विवास विवास चाहिँ के गर्दै हुनुहुन्छ तपाईँ अहिले म अफिसतिर बसिरहेको छु अफिसतिर बसिराख्नु भएको छ हुन्छ कार्यक्रममा आउनु भएको छ हाम्रो लागि के कसरी आउनु भएको छ आज एउटा गजल भनौँ हुन्छ सुनाउन सक्नुहुनेछ खुसी मनाउन उसलाई अबेला भएपछि ल्याइँदैन मादल अनि तबेला भएपछि खुसी मनाउन उसलाई अबेला भएपछि हतारिँदै पुगेमा उसको इन्गेजमेन्ट कार्यक्रममा हतारिँदै पुगेमा उसको इन्गेजमेन्ट कार्यक्रममा गाउँले अनि हुनेवाला उसको भेला भएपछि खुसी मनाउन उसलाई अबेला भएपछि साथ दिन्छु जिन्दगीभर भने पनि आखिर छोड्दा रहेछन् केटीले आफ्नो भेला भएपछि गाउँले अनि हुनेवाला उसको भेला भएपछि उसको हल्ला अनि चर्चा गर्थे रे ठिटाहरूले उसको हल्ला अनि चर्चा गर्थे रे ठिटाहरूले कहिलेकाहीँ जात्रा अनि मेला भएपछि छोड्दा रहेछन् केटीले आफ्नो बेला भएपछि अन्तिम माया गर्नलाई धन नै चाहिन्छ भने हजुर माया गर्नलाई धन नै चाहिन्छ भने हजुर गरिखान्थे सडकमा एउटा खेला भएपछि कहिलेकाहीँ जात्रा अनि मेला भएपछि खुसी मनाउन उसलाई अबेला भएपछि चाहिँदैन रे केही चाहिँदैन मादल अनि तपाईँलाई भएको त्यति नै दाजु निकै नै रमाइलो गजल पेस गर्नुभयो हाम्रो लागि र कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झना सन्देशहरू पनि अगाडि बढाउन सक्नुहुनेछ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि अरू मेरो साथीहरू नारायण पुन सङ्गीतन लगायत रेडियो अर्पण सुनेर बस्ने सम्पूर्ण विशेष त हजुरले नभेट्नु भएकोमा भेट हुन हजुर फुलसँग भेट हुनको लागि पनि आग्रह गर्छु हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला वसन्त गौतम विवश आउनुभएको थियो रत्नगरबाट र उहाँले आफ्नो मुक्तक फेस गरेर गइसक्नु भएको छ तपाईँ कार्यक्रम जसप्रो इन्जोय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र प्रोग्राम जसप्रो इन्जोयमा अब एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि एकैछिन विश्रामको समयमा जानेछौँ र विश्रामपछि फेरि उपस्थित हुने नै छौँ सुन्न पनि लाज लाग्ने कस्तो बेला आयो हजुर भन्न पनि लाज लाग्ने कस्तो बेला आयो हजुर माया मानी मोर तोल माया मानी कस्तो बेला भयो हजुर लाग्ने कस्तो बेला आयो हजुर मान्छे देख्नै हुन्न सबैको त छडमा छड राम्रो मान्छे देख्नै हुन्न सबैको त छडमा छड त्यसै धनी भए झनै हुने हाहाकार त्यसै धनी भए झनै हुने हाहाकार मनको त पुरै छोडौँ मिठो माया पाइन हजुर मनको त कुरै छोडौँ मिठो माया पाइन हजुर माया मानी मोल तोल माया मानी मोल तोल कस्तो भयो हजुर अन्न पानी लाज लाग्ने कस्तो बेला आयो हजुर मानी मोल तल माया मानी मोल तल कस्तो बेला भयो हजुर अन्न पानी लाज लाग्ने कस्तो बेला आयो हजुर कसै अनि हराउला होस् पनि जवानीको जोसै अनि हराउला होस् पनि लाग्ला थेस सधैँभरि हिँड्दा यसै बेहोस पनि लाग्ला थेस सधैँभरि हिँड्दा यसै बेहोस पनि कस्तो सम्हालायो कसैको भर छैन रे कस्तो यो जमानायो कसैको भर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको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 नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार का गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइट कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी आटिया 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ राह टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre shining education centre parlour सेवा फैंसी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय पाँच मेगा Thank you. छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ सुन्न सक्नुहुनेछ प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय आउने गर्छ एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर फटाफट डायल गर्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको अगाडि कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यो साङ्गीतिक आवाजपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ र अवक्रममा तपाईँको लागि यो मिठो साङ्गीतिक आवाज until some साँचो त्यो साता दुखी हुन्न हिजोको सम्झेर एक्लै युमिटो साङ्गीतिक आवाज सँगसँगै अब भने कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तिनजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथी हुनुहुन्थ्यो वसन्त गौतम विवसले फोन गर्नुभएको थियो र नपाबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद आफ्नो गजल पेश गर्नुभएकोमा त्यस्तै गरी अब कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ एउटा मिठो साङ्गीतिक आवाजलाई कार्यक्रममा छोड्दै र जुनजेलसम्म मेरो आवाजलाई रेडियो सेट र श्रोतामाझ पुर्याउन साथ दिने प्राविधिक मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँको आफ्नो साथी म दिवस मगर पनि कार्यक्रम जस्ट फर इन्जेको यो एपिसोडबाट आज बिदा हुन्छु नमस्कार बसेको चेकिन्छ या तोरे प्रेम देखिन्छ ओमा बसेको चेकिन्छ साथी हो तोरे प्रेम देखिन्छ नसा त के नसा साथियो, साथी हो यो त सुन यो नसा त के नसा छिनभरलाई मताउँछ मायामा पो छ नसा जीवनभर नै सताउँछ <laughs> साथी भाइ भेटौँदा थोरै त पिउ भन्छन् साथी भाइ भेटौँदा बसेको चेकिन्छ या थोरै प्रेमी देखिन्छ बसेको चेकिन्छ थोरै प्रेमी देखिन्छ बसेको चेकिन्छ थोरै प्रेमी देखिन्छ हुन्छ बसेको चेकिन्छ थोरै प्रेमी देखिन्छ बसेको चेकिन्छ थोरै प्रेमी देखिन्छ आज नपिउ है भन्दा पनि एसोल्टीहरू अति भयो <laughs> आज नपिउ है भन्दा पनि बोतल नै अगाडि सारिदिन्छन् मा पसेको चेकमा लाइसेन्स नै पुहार पारिदिन्छन् <laughs> है साथी हो साथी आज त महजैले पिइन्छ कि कसो सुन साथी आज त महजैले पिन्छ मोटरसाइकल राखिन्छ ट्याक्सीमा घर गइन्छ सुन साथी आज त महजैले पिन्छ मोटरसाइकल राखिन्छ ट्याक्सीमा घर गइन्छ समय खराब छ हातमा छ जीवन खराब छ मा पसेको चेकिङ छ थोरै पनि देखिन्छ मा पसेको चेकिङ छ थोरै पनि देखिन्छ